आऊ मलाई ला थान तिमी मेरो भात तान म हुँ एउटा असहाय कमजोरीको दात मान म माथि फोहोर फाल तिमी मलाई हात हाल सक्दो यातना देऊ देऊ मेरो छाला म जुन्छु कराउँछु आँसु झार्छु एक्लै बेग्लै छु म जाऊ मेरो अधिकारलाई टेक्दै छेक्दै बस्छु मेरो मनको हुरी बतास चाहन्छु म जिन्दगीमा खुसीको प्रकाश मलाई झुन्ड्याउ मुन्ड्याउ मलाई बेर काँडे तारले जित्नु छैन मलाई सोख मनाउँदैछु हारले मार्थे आफ्नो मनलाई दुःखमा जब पार्थे धारले रे त तिम्रो तिखो हतियारले म पागल त होइन पागल बनाउँछ समाजले हेला गर्छ मलाई भन्ने गर्छ मुजी खाते होटेलमा भाँडा माझ्ने जिन्दगी लामो छ अनि चुनौती धेरै सजाएका सपनाहरू नजाओस् फेरि त्यसैले गर्दैछु दुःख सङ्घर्ष मलाई दुःख गर्ने मान्छे निकै मनपर्छ बरु खुसी हुन्छु धुन्छु यो मनको घाउ अघि बढौँ हामी एकअर्काको हात समाउँ रिस राग हटाउँ अनि खुसी बाँड्न जाउँ हे भगवान् हेला होइन सबलाई माया गर्न पाउँ हाँसु म अनि हटाउँछु पीडा घृणा दियो भन्ने उसले माया दिन्छु उसलाई फिर्ता माफी मागिदिन्छु म ठेस लाग्यो भने हिँड्दा न्यु खोज्यो भने गाला थापेर भन्छु हिर्का तँलाई आन्दैन त्यसले झापु बरु लुरुक्क पर्छ आफू मिठो बोली वचन गर दुनियाँलाई गर्छस् काँबु तर के गर्नु संसार नै चुतिया छ साला जसले मद्दत गर्यो त्यसकै मुखमा मुतिहाल्छ साला यस्तो चाला माला के गरेर खाला यस्ताको सङ्गत नगर फोकटमा जिन्दगी जाला बुझिस् यस्ताको सङ्गत नगर फोकटमा जिन्दगी जाला त्यसैले कहिल्यै नजुक्त जिन्दगी प्रश्न हो आफै खोज्नु पर्छ उत्तर सोझोपन देखाउँदा सबैजना हुन्छ बर्ता हातमा छुरा बोकी थुतुनोले चर्चा आँखा बन्द गरी कसैलाई दुःख पर्दा भोज हतियारमा घुइचो म लामी छैन मर्दा कालो बादलले घेर्यो तेरो सङ्घर्षको बाटो यो स्यालको पेट भर्यो मात्र खाली भाडो लाटोको यहाँ रुदा रुदा तेरो आँसु सबै सुक्छ राम्रो बाटो हिँड्न खोज्दा भिरालोमा पुग्छ सफलतामा डाहा ईर्ष्यालुहरूले थुक्छ पाल नँदैन कुकुरहरूलाई भुकेले भुक्छ जङ्गली हो तिनीहरू मात्र रगत चुस्छ बिरामी छस् मनबाट छैन तन्दुरुष्ट तेरो मन सफा छ तँलाई यतिले नै पुग्छ सपना पुरा गर अनि हुन्छस् त मुक्त बरु खुसी हुन थाल पखाल मनको घाउ अघि बढौँ हामी एकअर्काको हात समाउ रिस राग हटाउँ अनि खुसी बाँड्न जाउँ हे भगवान् हेला होइन सबलाई माया गर्न पाऊ बरु हुन थाल पखाल मनको घाउ अघि बढौँ हामी एकअर्काको हात समाउ रिस राग हटाउँ अनि खुसी बाँड्न जाउँ हे भगवान् हेला होइन सबलाई माया गर्न पाऊ ये yeah, please.